हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु लोकसङ्कारको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राजनी तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन आउने गर्छौँ बिहान नौ बजेको नेपालबारी समाचार लगत्तै आउँछौँ करिब करिब दस बजेसम्म र लोकसङ्कारको व्यवसायमा रहेर विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका निकै नै चर्चित लोकभाकाहरू तपाईँको माझमा राख्छौँ त्यसो त लोकसङ्कारको व्यवसायमा हामी चर्चित लोकभाका मात्र तपाईँको माझमा राख्दैनौँ केही समय अगाडि चर्चामा रहेका पुराना पुराना लोकभाका जुन नेपाली गीत सङ्गीतको बजारमा अझ भनौँ लोकगीत गीत सङ्गीतको बजारमा चर्चामा नरहेका अलिकति पछाडि परेका अलिकति कम सुनिएका ती भाकाहरूलाई पनि स्थान दिने गर्छौँ तर आजको कार्यक्रममा भने मैले विशेष गरी निकै नै रमाइला रमाइला लोकभाकाहरू तपाईँको माझमा लिएर आएको छु तपाईँलाई नाचौँ नाचौँ लाग्ने खालका लोकभाकाहरू छन् आजको लोकसङ्कारको व्यवसायमा र लोकसङ्कारको व्यवसायलाई तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्स ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ यति बेला लोकसङ्कारको व्यवसायको सुरुवातमै राख्न चाहन्छु एउटा निकै नै रमाइलो भाका तिरतिक अदालत बन्धनहरू कस्तै हिँड्ने बेला बिरातीका बन्धनहरू कस्तै बन्धनहरू कस्तै किन रिसले आगो भाका ज्वालामुखी जस्तै हुन्न यस्तो पाराले नदेखाउ र हाँस्ने गरी साराले हुन्न यस्तो पाराले नदेखाउ र हाँस्ने गरी बाचा कसम खाँदै विरतीको बन्धन कस्यौ भन्न त कसरी एकअर्काको जालमा फस्यौ मनै चोरेर मायाजालमा फसाउने चाहिँ को तिम्रो to find एउटै काखमा रमाएर ताराहरू गन्दै ताराहरू घन्दै मेरो मुटु मेरो प्राण तिमी नै हौ भन्दै मेरो मन छोड्ने हो मन चोर्ने छुची मोरी काली हो इन काली जाली हो मेरो मन चोर्ने छुची मोरी काली हो इन काली जाली हो मेरो मन चोर्ने छुची मोरी काली हो इन काली जाली हो पहिला सारा संसार बिर्सी एकअर्कालाई रोज्यौ अनि आज के भएर टाढा हुन खोज्यौ आजकल अर्कै भएको छ पक्कै कोही भएको छ निकै नै रमाइलो खालको भागा तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ लोकसङ्कारको व्यवसाय हो यो र व्यवसायमा रहेर हामी यस्तै यस्तै लोक भाकाहरू तपाईँको माझमा राख्छौँ विशेष गरी लोकसङ्कारको व्यवसाय लिएर हामी हप्ताको छ दिन आउँछौँ तपाईँको माझमा कहिले नयाँ नयाँ गीत सङ्गीत तपाईँको माझमा राख्छौँ कहिले पुराना पुराना गीत सङ्गीत कहिले एकल गीत सङ्गीत कहिले यिनै रमाइला खालका गीत सङ्गीत त कहिले नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा लाग्नुभएका एकजना कलाकारसँग कुराका कुराकानी पनि गर्ने गर्छौँ र आजको व्यवसायमा भने विशेष गरी मैले निकै नै चर्चामा रहेका र अलिकति रमाइलो खालका लोकभाकाहरू तपाईँको माझमा लिएर आएको छु र तिनै लोकभाकाहरू तपाईँको लागि प्रस्तुति गरिराखेको छु यति बेला फेरि पनि अर्को एउटा लोकभाका नै तपाईँको माझमा राख्न चाहन्छु नेपाली लोकगीत सङ्गीतको बजारमा अहिले ए निकै नै चर्चामा रहेको छ धेरैलाई नचाउन सफल भइराखेको छ यो भाका यति बेला लोकसङ्कारको व्यवसायमा राख्छु रोधी घरमै गाँस र बास मासे मायाको क्यास सानो झ्याउरेमा एक फनको तिर व्यथा सानो परमासे मायाको के आशा गोदी घरमै गासा पासा बासुरमास बाह्रमासी मायाको ग्यास निकै नै रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्काको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ यस्तै मिठा मिठा रमाइलो रमाइलो लोक भाकाहरू तपाईँको माझमा प्रस्तुत पनि गरिराखेका छौँ र लोकसङ्कारको व्यवसाय लिएर हामी हप्ताको छ दिन आउँछौँ नौ बजेको नेपालबारी समाचार लगत्तै आउँछौँ बिहान तपाईँलाई थाहा नै छ लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ भने हामीलाई माया गर्नुहुन्छ भने पक्कै पनि लोकसङ्कारको व्यवसाय कतिखेर आउँछ भनेर तपाईँलाई थाहा नै छ र यति बेला लोकसङ्कारको व्यवसायमा फेरि पनि हामी अर्को एउटा मिठो भाकानी तपाईँको माझमा राख्न चाहन्छौँ भर्खरै बजारमा आएको छ तपाईँलाई मनपर्छ पक्कै पनि रामजी पौडेल अनि तुलसा जीशीको आवाज रहेको भाका हो यति बेला राख्छु तपाईँको माझमा त्यस पछाडि हामी पुनः आउनेछौँ Thank you. जहिले पनि बजेसी पाउने दस चढ्न क्याम्पसमा जानी बस कस्तो होला भोलि यही बाटो दोहोर दोहोर गर्छिन् एउटी मैया उनलाई मात्रै हेरिरहनै हुन्छ आज भोलि जहिले पनि बजेसी पाउने दस चढ्न क्याम्पसमा जानी बस कस्तो होला भोलि यही बाटो दोहोर दोहोर गर्छिन् एउटी मैया फेरिरहँदै हुन्छ जबले यही बाटो दोहोर गर्छिन् एउटी मैया उनलाई मात्रै हेरिरहँदै हुन्छ जबले हुन्छ बेला पसलमा यतिय धाउँदैन कोठाभित्र बस्नै मन लाउँदैन कस्तो होला भोलि यही बाटो दोहोर गर्छिन् एउटी मैया उनलाई मात्रै हेरिरहँदै हुन्छ आज भोलि बाटो हेर्छु यतिय धाउँदैन कोठाभित्र बस्नै मन लाउँदैन कस्तो होला भोलि निकै नै मिठो खालको भाका तपाईँले सुनिसक्नु भएको छ रमाइलो खालको भाका र यति बेला लोकसङ्कारको व्यवसायमा रहेर यस्तै भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र अझै पनि यस्तै रमाइलो रमाइलो लोक भाकाहरू तपाईँको माझमा राख्ने रहर त थियो तर आजको लागि भने हामी कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइसकेका छौँ यतिन्जेलसम्म तपाईँले लोकसङ्कारको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट पनि सुनिराख्नु भएको थियो तपाईँलाई पनि धन्यवाद दिन्छु साथ दिनुभएकोमा र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै लोकसङ्कारको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार भयो रोग्ला छ डोलाउने बोल्न मन छ कसरी बोलाउने कस्तो होला बोली यही बाटो दोहोर गर्छिन् एउटी मैया उनलाई मात्र हेरिरहँदै हुन्छ आज भोलि केही दिन भयो रोग्ला छ डोलाउने बोल्न मन छ कसरी बोलाउने पर्स हराएको सूचना नारायणगढबाट टाढीसम्म आउँदा अत्यन्तै महत्वपूर्ण कागजात बेलबुक लाइसेन्स नागरिकता भएको प्याजी कलरको ह्यान्डब्याग हराएको हुँदा भेटाउनु हुने महानुभावहरूले सम्बन्धित व्यक्तिलाई बुझाइदिनु हुन अनुरोध गर्दछौ साथै भेटाउनु हुने महानुभावलाई उचित पुरस्कारको पनि व्यवस्था गरिएको छ सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न चालिस सात सय चौध अन्ठानब्बे चार बाहन्न सत्र आठ सय उनासी अन्ठानब्बे चार पचास पैँचालिस चार सय एकाउन्न खुसीको खबर सय प्रतिशत ग्यारेन्टीका साथ जान रक्सी गाजा भाङ धतुरो चुरोट चरे सेवन थाहा नै नहुने गरी छुटाउने आयुर्वेदिक चुड यौन सम्बन्धी समस्याको लागि लिङ्गको मोटाई लम्बाइ बढाउने र लामो समयसम्म यौन आनन्द लिन सकिने लङ जम्प म्याक्सम्यान र सेक्स टोयहरू भारी छुटका साथ पाइने जानकारी गराइन्छ थप जानकारीको लागि सम्पर्क टाढी हङकङ बजार फोन शून्य छपन्न पाँच बैसठी दुई सय बयासी सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न एकचालिस चार सय पाँच वर्ष दुई हजार सत्तरीको हार्दिक मङ्गलमय शुभकामना आइएमई गरौँ एनसेलको सिम उपहार पाऊ आइएमई गरौँ एनसेलको सिम उपहार पाऊ हजुर यही वैशाख एक गतेदेखि एकतिस गतेसम्म हरेक आइएमई कारोबार गर्नेहरूका लागि एनसेलको सिम उपहार प्रदान हुने भएकाले पैसा झिक्न तथा पठाउन आउँदा पासपोर्ट साइजको फोटो लिई आउनुहुन सूचित गरिन्छ सम्पर्क आइएमई सेन्टर टाढी शाखा फोन शून्य छपन्न पाँच बैसठी चार सय पच्चिस पाँच बैसठी चार सय सत्ताइस खैरहनी चार पर्सा बजार सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न